नमस्ते स्वागत छ हिमाली स्वरहरूमा न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो एक सय सन्ताउन्नौ श्रृङ्खला हो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot org मार्फत हामी विभिन्न अनलाइन रेडियो कार्यक्रमहरू तपाईँलाई सुनाउने गर्छौँ यो कार्यक्रम हामीले नेपाली अनुसार विक्रम सम्बत दुई हजार अडसट्ठी साल असार महिनाको चौबिस गते शुक्रबार अर्थात् जुलाई आठका दिन तयार पारेका हौँ कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव न्युयोर्क सहरबाट वर्ष दुई हजार सातको जुलाई महिनादेखि साताको एउटा कार्यक्रमबाट सुरु भएको हिमाली स्वरहरू अनलाइन रेडियो चार वर्ष पुरा भएर पाँच वर्षमा प्रवेश गर्दैछ जुलाई दसदेखि नेपाली मन र नेपालीपनसँग नजिक रहेर हामीले सुरुमा साप्ताहिक रेडियो पत्रिकाको स्वरूपबाट हिमाली स्वरहरू सुरु गरेका हौँ विशेष गरेर न्युयोर्कका नेपाली समुदाय लगायत विश्व परिवेशमा हुनुभएका नेपाली भाषी परिवारको लागि हामीले समुदायका विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्दै साहित्य सङ्गीत र सृजनालाई समेट्दै नेपालको महत्त्वपूर्ण खबरहरू प्रस्तुत गर्ने गर्थ्यौँ अहिले हामी नेपाली कथा उपन्यास निबन्धहरू सुनाउने उद्देश्यले तयार पारेको शून्य कथाहरूको सङ्ग्रह कथा संसार विभिन्न व्यक्तित्वहरूको जीवन यात्रा अनुभव समेटिएको जीवन यात्रा अनुभव साङ्गीतिक सर्जकहरूसँग गरिने आरोह अवरोह र नेपाली समुदायमा हुने र हामीले भ्याएसम्मका कार्यक्रमको अडियो नेपाल र नेपालीप्रति अगाध आस्था राख्नेहरूसँग हामीले ओपन माइक नामक कार्यक्रम मार्फत विभिन्न प्रस्तुतिहरू गर्दै आइरहेका छौँ साथसाथै हिमाली स्वरहरूले स्वास्थ्य जीवनको लागि जानकारीमूलक कार्यक्रम स्वास्थ्य छलफल पनि प्रस्तुत गर्ने गर्छ विकास विष्टको साथमा हामीले दैनिक जीवनमा भेटिएका नेपाली दाजुभाइ दिदीबहिनीसँग विकाससँगको बिसौनी कार्यक्रम मार्फत यहाँको जीवनलाई जस्ताकै त्यस्तै उतार्दै आइरहेका छौँ पछिल्लो पटक नेपाली भाषी भुटानी परिवारलाई ध्यानमा राख्दै हाम्रा साथी अर्जुन प्रधानले भाव साङ्ग्रिला कार्यक्रम मार्फत नेपाली भाषी भुटानी परिवारको गतिविधि विचार र कथा व्यथा सुनाउन सुरु गर्नुभएको छ नियमित गीत सङ्गीतको लागि हामीलाई ढाकाटोपी डट कमका अनिल मण्डलले सहयोग पुर्याउँदै आउनुभएको छ यति धेरै हाम्रा अनलाइन रेडियोको गतिविधिलाई हाम्रा वेब मास्टर मोती खरेलले व्यवस्थापन गर्दै आउनुभएको छ नेपाली समुदायलाई स्थानीय स्तरको खबर जस्ताको तस्तै दिने उद्देश्यले हामीले भिडियो र तस्विरहरू पनि बाँड्न सुरु गरेका छौँ सामाजिक सञ्जाल मार्फत हामी हजारौँ श्रोता र दर्शकहरूको साथमा छौँ हिमाली स्वरहरू अनलाइन रेडियो मात्रै नभई अब हिमाली स्वरहरू नेपाली समुदायको लागि आवाज मार्फत अधिकारको खोजी गर्ने एक संस्थाको रूपमा अगाडि बढ्दैछ हाम्रो उद्देश्य रहनेछ एक्सन थ्रु कम्युनिकेसन यो अवसरमा म हिमाली स्वरहरू अनलाइन रेडियो सुन्नुहुने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु समय समयमा नेपालबाट आफ्नो विचार राखेर सहयोग गर्नुहुने पत्रकार साथीहरू विशेष गरेर दीपक अधिकारी हिमाली स्वरहरूको लोगो बनाउन सहयोग गर्नुहुने विष्णुबाबु पौडेलप्रति पनि आभारी छु त्यसै गरी आफ्नो अमूल्य समय दिएर हाम्रो कार्यक्रम सुन्नुहुने तपाईँलाई मुरीमुरी धन्यवाद मेरा नजिकका साथीहरू र परिवारले हिमाली स्वरहरूप्रति राख्नुभएको कठोर विश्वास र मायाको लागि पनि आभारी तपाईँहरूको साथ र सहयोग रहेसम्म र तपाईँले कार्यक्रम सुनेसम्म हिमाली स्वरहरू निरन्तर अनलाइन मार्फत नेपाली मन र नेपालीपनसँग नजिक रहेर गुन्जिरहनेछ आजको श्रृङ्खलामा हामी एउटा कुरामा डाक्टर तारा निरौलासँग चरिमाया तामाङको चर्चा गर्नेछौँ त्यसै गरी रिफ्युजी दिवसको उपलक्ष्यमा हाम्रा साथी अर्जुन प्रधानले तयार पार्नुभएको एउटा विशेष सामग्री सुन्नेछौँ भाव साङ्ग्री लामा विकास विष्टले एएनएको कन्भेन्सनमा वासिङटन डिसी गएर ठाकुर ढकालसँग कुराकानी गर्दै तयार पार्नुभएको बिसौनी सुन्नेछौँ कार्यक्रमको शुभारम्भमा हामी प्रस्तुत गर्दैछौँ आनी छोइङ डोल्माको यो सुमधुर गीत आनी छोइङ डोल्मा यसै सप्ताहन्तमा न्युयोर्कमा साङ्गीतिक प्रस्तुति पनि गर्दै हुनुहुन्छ अहिलेलाई भने यो सुमधुर गीत खोज्नु छ त्यही सुख है मन हाँस्छ जहाँ ओ, पनि बाहिरको सबै नै छखरानी भरी जति ज्योति बने पनि बाहिरको सबै नै छखरानी भरी तपस छहुरी न बतास त्यहाँ छ त्यही सुख है मन हाँस छ जहाँ हो जहाँ यदि पुग्नु छ त त्यस देशमा दिलदार भई तिमी बाच यहाँ छ त्यही सुख है मन हाँस छ जहाँ ओ हो हो हो नेपाली नेपालीपनको पहिचान लिँदैछौ नेपाली नेपालीहरूको भावना चढ्दैछौ फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू थुरै कुराको भिडमा एउटा कुरा देशको कुरा विदेशको कुरा घरदेखि वनसम्मको कुरा मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा कुरा एउटा कुरामा आज हामी डाक्टर तारा निरोलासँग चरिमाया तामाङको बारेमा कुराकानी गर्दैछौँ लामो समयदेखि बेचिएकी महिलाहरूको दुःखमा साथ दिँदै आएकी नेपाली चरिमाया तामाङले अमेरिकी सरकार सामु जीवनकै पहिलो खुसीको आँसु झारिन् भनेर आङ सिरिङ शेर्पाले एभरेस्ट टाइम्समा पनि लेख्नुभएको छ विश्वकै सीमित महिलाहरूमध्येबाट छानिएकी तामाङलाई अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले निकै बेरसम्म अङ्गालोमा बाँधिन् वासिङटन डिसी स्थित स्टेट डिपार्टमेन्टको बेन्जमिन फ्रेङ्कलिन हलमा नेपालकी चरिमायालाई आधुनिक दास्ता प्रथा अन्त्यको नायकको रूपमा सम्मान गर्न पाउँदा क्लिन्टनले खुसीका साथ धेरै स्याबासी पनि दिएकी थिइन् उक्त कार्यक्रममा डाक्टर तारा निवराला पनि हुनुहुन्थ्यो उहाँले चरिमाया तामाङसँग भेटघाट पनि गर्नुभएको थियो हामीले चरिमाया तामाङसँग कुराकानी गर्ने मनसाय राख्दा राख्दै उहाँ तुरुन्तै नेपाल फर्किसक्नु भएकोले उहाँसँग प्रत्यक्ष कुराकानी गर्न पाएनौँ तर चरिमाया तामाङलाई नजिकबाट भेटेर चरिमाया तामाङको बारेमा धेरै कुराहरू बुझ्नुभएका डाक्टर तारा निरौलासँग हामी उहाँकै सेरोफेरोमा चरिमाया तामाङकै सेरोफेरोमा रहेर उहाँकै चर्चा गर्नेछौँ हामीलाई बताउनुहोस् न कस्तो थियो त्यहाँको दृश्यहरू त्यहाँको अनुभव आफ्नो एउटा नेपाली चेली त्यो पनि एउटा वरिष्ठ व्यक्तित्वबाट त्यो सम्मान पाउँदाखेरिको क्षण सर्वप्रथम त तपाईँलाई धेरै धन्यवाद यो एउटा महत्त्वपूर्ण विषयमा तपाईँले जुन एउटा जानकारी एउटा दर्शकहरू श्रोताहरूको समक्ष पुर्याउने जुन जमर्को गर्नुभएछ त्यसको लागि धेरै धन्यवाद छ र म त्यो चरिमाया जो एउटा विश्वका जम्मा दसजना व्यक्तित्वहरू जसलाई अब हाम्रो भाषामा भन्नुपर्दा अमेरिकी विदेश मन्त्रालयले अथवा सिधै भाषामा भन्यो भने अमेरिकी सरकारले चाहिँ एउटा यो अहिले आधुनिक संसारको एउटा मोडर्न एउटा लेबरी सम्बन्धी एउटा इस्युहरूमा सङ्घर्ष गरिरहेका काम गरिरहेका र उत्कृष्ट एउटा नमुनाको रूपमा चाहिँ काम गरिरहेका व्यक्तिहरूलाई सम्मान गर्ने सिलसिलामा र साथसाथै फेरि दिन चाहिँ नै एउटा यो ट्राफिक पर्सनसिप रिपोर्ट भनेर एउटा जुन चाहिँ नि उनीहरूले यो स्टेट डिपार्टमेन्टले हरेक वर्ष चाहिँ नि एउटा रिपोर्ट इस्यु गर्छ त्यो रिपोर्टको पनि रिलिज गर्ने अवसर बनाएर त्यो रिपोर्ट रिलिज र चाहिँ यो यो विषय सम्बन्धी काम गर्ने उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गर्नको लागि आयोजना गरिएको कार्यक्रम थियो र म त्यहाँ आउँदाखेरि मलाई किसिमको कुनै बडो गौरवको महसुस पनि भयो किनभनेदेखि त्यो दसजनाभित्र एकजना नेपाली महिला भएको रहेछ सरिमाना सरिमाया तामाङ त्यो उहाँको आफ्नै पनि एउटा कथा बडो नै मामलाले भरिएको कथा र एउटा महिलाले नेपाली महिलाले गाउँमा हुर्किएको एउटा महिलाले गाउँमा जन्मेको महिलाले एउटा यस्तो साहस गरेर एउटा समाजका चाहिँ विभिन्न बाधा अवरोधहरूलाई जोड्दै एउटा चाहिँ यस्तो समस्यामा परेका नेपाली चेलीहरूको उद्धारको लागि चाहिँ अभियान चलाउनु भएको छ त्यस्तो व्यक्तिको सम्मान गर्दाखेरि त्यहाँ मलाई ठुलो एउटा नेपालीको हैसियतले र एउटा नेपाली अमेरिकनको हैसियतले मलाई गौरव लागेको थियो हजुर हामीलाई अलिकति बताउनुहोस् न हामी धेरैलाई चरिमाया तामाङको बारेमा थाहा छैन थोरै मात्र थाहा छ उहाँ चाहिँ यो क्षेत्रमा काम गर्नुहुन्छ भनेर उहाँसँग तपाईँको भेटघाट भयो कुराकानी भयो उहाँले के काम गर्नुभएको रहेछ कति समयदेखि काम गर्दै हुनुहुँदो रहेछ उहाँको अलिकति पृष्ठभूमिदेखि अलिकति अहिलेसम्मको अवस्थाको बारेमा तपाईँले बुझ्नुभएको कुरा हामीलाई सुनाउनुहोस् न के रहेछ भने तामाङ चाहिँ एउटा सिन्धुपाल्चोकको एउटा गाउँमा जन्मिनु भएको एउटा गाउँको खेतीवाल किसानको छोरी र कुनै कारणवश उहाँलाई चाहिँ कसैले चाहिँ भारतको चाहिँ मुम्बईसम्म पुर्याएर बेच्न सफल भयो र त्यो एउटा त्यो नेपाली बालिका त्यो बेलामा बालिकै भन्नुपर्छ बालिका लगभग बाइस महिनाको चाहिँ त्यो एउटा अँध्यारो संसारको यातनामा बसेर जब उन्नाइस सय छयानब्बे सालमा भारतीय सरकार र भारतीय पुलिसले चाहिँ त्यो ठाउँमा रेड गर्दाखेरि लगभग चार सयजना जति चाहिँ नै त्यो परिस्थितिमा रहेका महिलाहरू जो भारत बङ्गलादेश नेपालका महिलाहरू थिए उनीहरूलाई त्यहाँबाट चाहिँ नै उनीहरूले रेस्क्यु गरेको रहेछ र त्यो रेस्क्यु गरेका लगभग चार सय महिलाहरूमध्ये आधाभन्दा बढी त नेपालीहरू नै रहेछन् त्यहाँ र ती आधाभन्दा बढी बढी नेपालीहरूमध्येमा पनि एकजनाको नाम थियो चोरीमाया तामाङ र उहाँ कति महिनासम्म त अझै पनि भारतमै रेस्क्यु भइसकेपछि पनि उहाँ सिधै नेपाल आउन सक्नु भएन र भारतमै चाहिँ बस्नुको एक किसिमले एउटा जीवनमा चाहिँ कुनै ठाउँमा राखिएको थियो र पछि गएर अनि नेपाल आउनुभयो नेपाल आइसकेपछि विभिन्न समस्याहरूमा उहाँ अल्झिनुभयो जस्तो एउटा चाहिँ उहाँले के भन्नुहुन्थ्यो भनेदेखि अब बालक अवस्थामै चेलीहरूलाई उता लगेर भेटिन्छ फर्काउँदाखेरि त्यो चेलीहरूको नेपाली हो भन्ने कुरो प्रमाणित गर्न नेपाली नागरिकता हुँदैन त्यसले गर्दाखेरि पनि एउटा समस्या त्यो उत्पन्न हुन्छ कहिलेकाहीँ भनेर भन्नुहुन्थ्यो तर त्योभन्दा ठुलो समस्या के भने त्यसरी फर्किसकेका चेलीहरूलाई हाम्रो समाजले हाम्रो परिवारले हाम्रो आफ्नै सन्तान आफ्नै परिवारका सदस्यहरूले खुला स्वीकार नगरिदिने जुन एउटा परम्परागत जुन एउटा जुन एउटा संस्कार छ त्यो संस्कारको शिकार उहाँ पनि निश्चय पनि भएको कुरा उहाँले बताउनु भएको थियो र उहाँ सङ्घर्ष गर्दै गर्दै जाँदाखेरि उहाँले लगभग नाइन्टी सिक्समा उन्नाइस नाइन्टिन नाइन्टी सिक्समा चाहिँ नेपाल आइसकेपछि आउने बित्तिकै उहाँले एउटा सोच राखेर यसरी उद् उद्घार यसरी चाहिँ उद्घार गरेर ल्याइएका महिलाहरूलाई यसरी चाहिँ छुटाएर ल्याइएका अबोध महिलाहरूको एउटा सशक्तिकरण हुनु पर्यो एउटा सङ्गठित रूप हुनु पर्यो र यिनीहरूलाई एउटा सहयोग गर्ने कुनै प्रकारको चाहिँ एउटा हामीले चाहिँ व्यवस्था गर्नु पर्यो भन्ने दृष्टिकोणले उहाँले एउटा इन्फर्मली अनौपचारिक रूपमा उहाँले एउटा आफूलाई समाजमा अर्गनाइज गर्न भएछ र अनि लगभग दुई हजार सालमा मात्रै उहाँले चाहिँ यो जुन संस्था खोल्नुभयो शक्ति समूह भन्ने शक्ति समूह चाहिँ के रहेछ भन्दाखेरि चाहिँ अब यो अमेरिकी उखानलाई अमेरिकी एउटा चाहिँ ठुलो भनाइलाई त्यहाँ उद्धित गर्ने हो भने यो चाहिँ यो पीडित महिलाहरूले पीडित महिलाहरूको लागि र पीडित महिलाहरूद्वारा नै सङ्गठित सञ्चालित र चाहिँ व्यवस्थित यो सङ्गठन रहेछ र यसमा चाहिँ नै त्यसरी रेस्क्यु भएका महिलाहरूलाई नै चाहिँ महिलाहरू नै यसमा सदस्य हुने र त्यही सदस्यहरूबाट एउटा सङ्गठनात्मक संरचना गरेर त्यसलाई सञ्चालन गर्ने उहाँहरूको चाहिँ प्रक्रिया अनुसार त्यो कार्यक्रम गर्नुभएको रहेछ उहाँ आफै चाहिँ सुरुको चाहिँ त्यसको चाहिँ संस्थापक अध्यक्ष पनि हुनुहुँदो रहेछ हजुर अहिले चाहिँ त्यो बोर्डमा हुनुहुन्छ उहाँ हजुर गत साल माइती नेपालकी अनुराधा कोइरालालाई सिएनएनले सिएनएन हिरो वर्ष दुई हजार दसको रूपमा सम्मान गर्यो अब त्यसै गरी अहिले चरिमाया तामाङ पनि त्यही क्षेत्रमा मा मानव बेचबिखनकै क्षेत्रमा त्यसको विरुद्धमा काम गर्नु गर्नुभएको हुनाले नै अहिले यो सम्मान पाउनुभयो अमेरिकी सरकारबाट यो बिचमा यति धेरै कामहरू भएको यति धेरै सम्मानहरू पाएको खबर त आइरहेको छ हामी यहाँ छौँ नेपालमा चाहिँ यो चेलीबेटी बेचबिखनमा कमी आएको केही उन्नति प्रगति भएको अथवा फर्केर आउनुभएकाहरूलाई त्यो पुनर्स्थापना गर्नलाई केही भए अलि राम्रो भएको केही खबरहरू सेयर गर्नुभयो चरिमायाजीले उहाँको भनाइअनुसार के छ भनेदेखि अब यहाँले अनुराधा कोइरालाको कुरा निकाल्नुभयो यसमा अलिकति मैले उहाँको चरिमायाको कुरा अनुसार मैले थप्नै पर्छ र चरिमायाले गर्ने क्षेत्र अनुराधा कोइरालाले गर्ने यी सबै एउटा साधारण रूपमा भन्ने हो भने क्षेत्रहरू एउटै हुन् एउटै फरक के रहेछ भनेदेखि चरिमायाहरू झरीमायाको चाहिँ क्षेत्र चाहिँ नि त्यो पीडित महिलाहरू जो छन् ती पीडित महिलाहरूसँग मात्रै उहाँहरूको चाहिँ नै सरोकार केन्द्रित भएको मैले चाहिँ बुझेँ एक र दोस्रो कुरो अब नेपाल सरकार अथवा नेपाल जनमानसमा के छ त यस्तो यसको बारेमा कति सुधार भएको छ कि छैन भन्दाखेरि निश्चय पनि उहाँको भनाइअनुसार नेपाल सरकारले यो सम्बन्धी केही कानुनहरू नियमावलीहरू बनाउने र अलिकति के भन्छ केही अन्य देशहरूको तुलनामा केही सक्रियता देखाएको कुरा उहाँले पनि मलाई बताउनु भएको थियो मैले यो कुरा सोधेको थिएँ र त्यसै सिलसिलामा उहाँ के भन्छ उहाँले भन्नुभयो कि चाहिँ यो सम्बन्धमा एउटा राष्ट्रिय स्तरको चाहिँ एउटा कार्यदल अथवा टास्क फोर्स पनि बनाएको छ अरे र त्यो टास्क फोर्समा चाहिँ उहाँ पनि म आफै पनि त्यो एकजना चाहिँ भनेर भन्नुहुन्थ्यो र त्यस्तै ठाउँ ठाउँमा जिल्ला जिल्लामा पनि टास्क फोर्सहरू छन् अरे र त्यस कारण एउटा नेपाल सरकारको चाहिँ नै एउटा एउटा यो एक किसिमले भन्ने हो भने यस्ता कुराहरू यी धेरै कुराहरू प्राथमिकतामा नपर्ने प्रकारको एउटा राजनैतिक अन्यल भएको बेलामा केही चाहिँ भइरहेको छ भन्ने कुरो उहाँबाट अलिकति केही सन्तुष्टिहरू चाहिँ नै देखाउनु भएको थियो मलाई खुसी लागेको कुरा यस्तै पनि केही देशहरूको तुलनामा नियम कानुनहरू बनेका छन् र केही कारवाहीहरू पनि भएका छन् र उहाँले नै उहाँले नै नेपालमा पहिलोपटक एउटालाई मुद्दा लगाएर यो जसले ट्राफिकिङ गर्यो त्यसलाई मुद्दा लगाएर पहिलो कारवाही गरेको भन्ने पनि उहाँले भन्नुभएको थियो र एक किसिमले यो उहाँको जुन संस्था छ यस्तो प्रकारको संस्था चाहिँ संसारमै यो पहिलो संस्था हो भन्ने कुरो पनि चाहिँ उल्लेखित गरिएको थियो अरे यो पहिलेको हाम्रो चाहिँ यो अमेरिकी विदेश मन्त्रालयको रिपोर्टमा हजुर अब अन्त्यमा चाहिँ हामीहरू बाहिर बसेर देशमा भएको यस्तो कामको लागि चरिमायाजीले कस्तो खालको हामीले चाहिँ सपोर्ट गरे हुन्थ्यो होला उहाँहरूले हामीबाट बाहिर बस्नुभएका नेपालीहरूबाट केही किसिमको आशा अथवा केही त्यस्तो व्यक्त गर्नुभयो यस्तो खालको इच्छा व्यक्त केही इच्छा व्यक्त गर्नुभयो उहाँले भन्नुहुन्थ्यो कि चाहिँ एउटा कुरो सर उहाँलाई यहाँ जहिले पनि के को खाँचो हुन्छ अरे भनेदेखि यो यस्तो परिस्थितिमा भएका महिलाहरूलाई जहिले पनि एउटा समाजले चाहिँ उचित दृष्टिकोण राखेर एउटा पीडित र एउटा चाहिँ असहाय महिलालाई यस्तो परिस्थितिमा पुगेकोमा समाजले त्यसलाई उद्धार र त्यहाँ एउटा सम्मान चाहिँ समाजमा रहने प्रकारको एउटा धारणामा विकास हुँदै जाओस् जनचेतना आओस् एउटा अवेरनेस होस् भन्ने कुरा उहाँमा चाहिँ मैले उहाँको बुझेको थिएँ र त्यसैको साथसाथै हामीहरूले बढी से बढी मात्रामा चाहिँ नै गाउँठाउँमा एउटा सर्वसाधारण महिलाहरू केटाकेटीहरूमा एउटा बाबुआमामा समुदायमा यो विषयमा बढी चाहिँ एउटा शिक्षा दीक्षा जनचेतना ल्याउनु पर्ने आवश्यकता उहाँले चाहिँ स्पष्ट रूपमा भन्नुभएको थियो र दोस्रो कुरो चाहिँ एउटा स्रोत अब धेरै महिलाहरूलाई अब आफ्नै परिवार समाजले चाहिँ स्वीकार नगरेको बेलामा त्यस्तो महिलाहरूलाई हामीले कसरी सशक्तिकरण गर्ने त्यो सशक्तिकरण गर्ने क्रममा हामीलाई स्रोतहरू चाहिन्छ उनीहरूलाई कुनै प्रकारको शिक्षा दीक्षा दिनुपर्छ कुनै प्रकारको तालिम दिनुपर्छ कुनै प्रकारको चाहिँ एउटा आर्यमूलक चाहिँ व्यवसायमा लाग्नको लागि हामीले मद्दत गर्नुपर्छ उनीहरूलाई बस्ने ठाउँ दिनुपर्छ हाम्रो सेल्टरहरू दिनुपर्छ जबसम्म उनीहरू आफै आफ्नो खुट्टामा उभिन सक्छन् तबसम्म हामीले केही गर्नुपर्छ त्यस कारण चाहिँ बाहिरबाट बाहिर हुने नेपालीहरूले भित्रै हुने नेपालीहरूले यस्तो प्रकारको कुराहरूमा सहयोग पुर्याइदियो भनेदेखि निश्चय पनि राम्रो हुन्छ भनेर भन्नुभएको थियो र यसै सिलसिलामा अरू चाहिँ के भनेदेखि अब जस्तो अर्को के भन्छ मसँग सम्पर्क भएको अर्को एउटा बहिनी हुनुहुन्छ चाहिँ यो मेनुका थापा भन्ने जसले चाहिँ फेरि काठमाडौँमै चाहिँ एउटा यो जुन क्याबिन रेस्टुराँहरू डान्स क्लब uh, भन्ने ठाउँमा आउँदो रहेछ त्यहाँबाट महिलाहरू चाहिँ जुन एक किसिमले भन्यो भने एक प्रकारको एउटा अना मानवीय व्यवहारमा चाहिँ उनीहरूलाई चाहिँ आकर्षित गरिएको त्यसबाट उद्घार उद्धार गरेर ल्याएर उनीहरूलाई पनि चाहिँ रिहाबिलिटेट गराउने प्रकारका कामहरू हुँदो रहेछन् त्यसमा विभिन्नले गरिरहेछन् र हामीहरूले चाहिँ उहाँहरूलाई एउटा नैतिक समर्थन र सकेको एउटा स्रोतको समर्थन र अलिकति हामीले एडभोकेसी उहाँहरूको काममा एडभोकेसी अलिकति उहाँका कुराहरूलाई हामीले अलिकति बढी से बढी चाहिँ अरूमा पुर्याइदिने एजुकेट गराइदिने गऱ्यो भनेदेखि निश्चय पनि चाहिँ सहयोग हुन्छ भन्ने कुरो दृष्टिकोण उहाँको दृष्टिकोण छ भन्ने मेरो धारणा हो हजुर हजुर एकदम थ्याङ्क यू धन्यवाद धेरै धेरै यो राम्रो जानकारी दिनुभयो अनि अब यस्तो काममा हामी सबैले सक्दो प्रचार प्रसार र सहयोगहरू अवश्य पनि हुनेछ भन्ने हामी विश्वास गरौँ होइन किनभने यो एउटा एउटा त्यो एउटा महिलाहरू अर्को महिलाहरूले लडिरहेको भए तापनि यो पुरुषको पनि दायित्व हो कि त्यहाँ एउटा महिलाहरूलाई आफ्नो समाजमा समाजमा सम्मानका साथ चाहिँ नै एउटा बराबर हक र अधिकारको उपयोग गरेर गौरव साथ बाँच्ने अधिकार महिलाहरूमा पनि हुनुपर्छ यो एक किसिमले भन्ने हो भने यिनैको अभावमा शोषित पीडित भएको एउटा उदाहरण हो यो एउटा के भन्छ एक किसिमले भन्ने हो भने हाम्रो चरिमाया तामाङको कथा पनि हजुर एकदमै ल हाम्रो तर्फबाट पनि चरिमाया तामाङजीलाई धेरै धेरै बधाई छ शुभकामना छ उहाँको कामले अझै सफलता पाओस् र सम्मान पनि पाओस् सबै समाज र परिवार र व्यक्तिहरूबाट पनि एउटा कुरामा आज हामीले सुन्यौँ चरीमाया तामाङको चर्चा डाक्टर तारा निरोलाको साथमा चरीमाया तामाङ यस वर्षको ट्राफिकिङ इन पर्सन हिरो अवार्डद्वारा सम्मानित हुनुभएको थियो अमेरिकी सरकारको तर्फबाट उनी मानव तस्कर विरुद्धका अभियानमा दुःख भोगेर लाग्नेमा पहिलो भएको अमेरिकी प्रतिवेदनले जनाएको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 आउँछ होला हामीले गएको श्रृङ्खलादेखि नेपाली भाषी भुटानी परिवारहरूको भावना विचार र आवाजलाई सम्मान गर्दै नयाँ एउटा कार्यक्रम सुरु गरेका छौँ भाव साङ्ग्रिला भाव साङ्ग्रिला मिनिसोटा राज्यबाट अर्जुन प्रधानले तयार पार्नुहुन्छ भाव साङ्ग्रिलामा आज हाम्रा साथी अर्जुन प्रधान वर्ल्ड रिफ्युजी डेको बारेमा चर्चा गर्दै हुनुहुन्छ र यस वर्षको वर्ल्ड रिफ्युजी डेको दिन मिनिसोटा राज्यमा आयोजित एक कार्यक्रममा भेट हुनुभएका विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्दै यो कार्यक्रम तयार पार्नुभएको छ एकैछिन हामी सुनौँ भाव साङ्ग्रिला नमस्कार हिमाली स्वरबाट प्रसारण हुने सुख दुःख सपना र बाध्यताले पुनर्वासको क्रममा घरदेश र परदेश पुग्नुभएका नेपाली भाषी भुटानी लगायत विभिन्न राष्ट्रियमा छरिएका जो चाहिँ देशभित्र मानव अधिकारको सम्मान अधिकार नभएपछि र देश र जनताले स्वतन्त्रताका साथ संविधानलाई सदुपयोग गर्न नपाएपछि उनीहरूमाथि जबरजस्त चरम यातना भएपछि आक्रान्त भई आफ्नो स्वच्छ घुमाई छिमेकी देशमा शरण हुन पुगेकालाई शरणार्थी भनिन्छ आज म यिनै विषयमा शरणार्थी दिवसको बारेमा यहाँहरूलाई जानकारी गराउनेछु यस कार्यक्रममा मैले भर्खरै मिनिसोटामा मनाइएको Minnesota twin cities world refugee डेको बारेमा यहाँलाई म केही झलकहरू पस्किनेछु त्योभन्दा अघि उनीहरूमाथि देशले गरेका केही अमानवीय व्यवहारहरूले गर्दा उनीहरूले सिमाना क्षेत्रहरूमा आकाशलाई छानो धरतीलाई ओछ्यान र प्रकृतिलाई अभियान र अभिभावक भन्दै प्रजातन्त्रको लडाइँमा उनीहरू सदैव स्वदेश फिर्तीको सपनामा बाँचिरहेको बेला युएनएसएर लगायत मानवीय अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा दुई हजारको बिस जुनमा संयुक्त राष्ट्र सङ्घले उनीहरू सुन्दर भविष्य र लक्ष्यलाई केन्द्रित गरी संविधान बनाएको दिन विश्व शरणार्थी दिवस हो यसलाई आजसम्म देशको देशका शरणार्थीहरूले शरणार्थी भएको राज्यमा पुनर्वस भएको विभिन्न राज्यमा सोह्र मिलियन बढी बढीले where we love is home home that our feet may leave but not our hearts जस्ता महत्त्वपूर्ण नाराका साथ मनाएको युएनएसियर युएनएसियरको मुखपत्रले जानकारी दिएको छ त्यसै गरी मिनिसोटाका दस हजार बढी विभिन्न राज्यबाट पुनर्वास भई स्थापित भएका शरणार्थीहरूले पनि पच्चिस जुन शनिबारका दिन मिनिहाहामा विभिन्न सांस्कृतिक झाँकीका साथ मनाएको छ Minnesota is now home twin cities world रेफ्युजिएट रेफ्युजी डेलाई African development centre CAPI council on black Minnesotans ARC MDH advocating for change educate educating for prevention choosing for health लगा लगायत एक दर्जन बढी शरणार्थीको सुनिश्चित भविष्यमा लागेका संस्थाले प्रायोजन आयोजन गरेका थिए सो अवसरमा मैले कार्यक्रममा सम्मानित शरणार्थी प्रतिनिधिहरूको कुराकानीमा यी इएज ताओ दि वा जो चाहिँ जो चाहिँ बर्माबाट पुनर्वास भई अहिले करेनहरूको उहाँले एडभोकेसी गर्नुहुन्छ बुद्धिस्ट कम्युनिटी अर्गनाइजेसन अफ मिनिसोटाका युवा प्रतिनिधि र त्यस संस्थाका केन्द्रीय सदस्य परमानन्द खतिवडा लगायत लु एसिस्टेन्ट सेन्टर अफ मिनिसोटाका डेभिड जेन्डर कार्यक्रमको प्लानिङ कम्युनिटी चेयर्स एलेक्स वल्स्टासँग विविध जानकारी लिँदै मिनिसोटा नागरिक मङ भुटानी सोमली करेन जापानी पाकिस्तानी इरानी तिब्बती लगायत दस हजार बढी शरणार्थीहरूको प्रतिनिधिले सांस्कृतिक झलक देखाई ट्विन सिटी अफ मिनिसोटालाई आफ्नो घरको घोषणा गरेका छन् because of my ethnicity and my religion or my political opinion. I escaped from my country uh, with my family, and I barely made it to the refugee camp in 2001. And then with the UNHCR um, support, I came to United States 2004. Uh, 2004, and now I'm starting to work with the. Uh, as soon as I get here, after two months, I got a job at the Ramsey County Health Department. So the, what I want to say is that the Minnesotans, people are very uh, willing to work with, willing to welcome, including the, the refugee into their community, their community, which is we never see that. Way back in our country, hundreds of years, generation to generation we were So this contribution, this support, really makes a difference and brings the success to our community. So I, but I still have a family. I still have a my current refugee, 150,000 uh, refugee camp. I'm uh, uh, sir, could you please tell me how you uh, observe your refugee day in your back country? Well, back in my country, we don't even know there is a refugee day. The refugee was an exist. The refugee camp was in exist for 30 years. But eventually, when we see that you guys are celebrating like like, like this. Mm-hmm. around the world, and we said to celebrate in our country. So what we do is that we gather all the people in the same building, hundreds of them, thousands of them, I mean, in the building or in the field, and our refugee leader will, will tell us, uh-huh. teacher, where we from, and what we're doing here, and how is the refugee process going. And actually, the, the main thing is to reunion, uh, the reunion speech uh, for the for the refugees in the refugee camp so we have to remember where we come from and uh, where to go. How I escaped from the country? Yes. Yeah, I was arrested. They arrested me. They they tortured me. And uh, my wife, she, she sold her land and uh, she paid for my life, and uh, I escaped. Mm-hmm. I escaped 13 days from from political refugee camp. Celebrating the refugee day with the wearing of your national dress and dancing with the national song. Uh, how you feel? Can we get it going? It's made me, it's made me happy and the other hand has made me feel mm-hmm. homesick. Mm-hmm. And it remind me when I when I was about to become the refugee. It was a very hard decision to be a refugee. And I want to say that it take a lot to become a refugee. It really made me feel happy, and I'm so appreciative for the Treaty World Refugee Day committee that doing this today. At last, I like I like to say uh, to the my refugee fellow who back in the country or back in the refugee camp that uh, please know that we don't forget you. We don't forget you, and uh, we will always bring out your voice to the international community, so the international community are aware of your voice and your suffering, and uh, we will prepare the, wo- uh, the way for you. And I also want to say to my refugee fellows here that be honor where you come from, so that you know where you're going. Thank you so much for your precious time. हामी भुटानी जस्तै लगायत अरू सबै संसारका यी पीडितहरूलाई चाहिँ नि आफ्नो देशले आफ्नो मान्न नसकेर पिटेर मारेर खेदेर अनि यस्तो शरणार्थी जस्तो चाहिँ नि एकदम दर्दनाक जीवन चाहिँ नि हामीले दसौँ वर्ष मनाएका छौँ कसैले त तिसौँ वर्ष मनाएका त्यस्तो जीवनयापन गरेका छौँ व्यक्ति काममा है त्यस्तो भएर यहाँनिर चाहिँ नि त्यस्तो देश त्यस्तो मुलुक यस्तो अमेरिकी राष्ट्र जस्तो त्यस्तो मुलुकमा चाहिँ नै रिसरल भयो आएर चाहिँ नि यस्तो खालको कल्चर यहाँको चाहिँ नि भाषा भाषी नाचगान देख्दा एकदमै अचम्म लागेको थियो very much for letting me talk and give this message on this auspicious day of uh, World Refugee Day uh, to the refugee communities uh, living in the uh, United States and other uh, uh, countries where uh, they have been resettled and the people who are still uh, living a very tough life in the refugee camps throughout the world, uh, including my own community, Bhutanese community, who are living in Nepal as refugees. Uh, I am at a loss of words to say to all these refugee communities, so many of them, almost 16 million in the world, and it's a reality that only 1% of 16 million are being resettled throughout the world which is a painful thing. I would like to make a request, or rather an appeal to all the communities of the world to help all these unfortunate people. Give them hope, support them in, uh, in their hope, and uh, help them to build their life. I personally feel humanity is not yet dead in the world humanity is there. There is hope. And let's join hands all together to, to, to uh, make this hope of all these people living in such an inhuman condition in the refugee camps to for their dreams and hope to come true for a life, a human life rather not in, in human life. And uh, I would like to also, as an honorary chair of the World uh, Twin Cities Refugee uh, World Refugee Day, uh, Minnesota, I would like to uh, throw light on the slogan of United Nations for this year's World Refugee Day. The slogan for the campaign or the campaign message rather than slogan or the campaign message for the campaign that uh, UNHCR is going to uh, launch in the next six months. The campaign message is one refugee without hope is too many. In the world today, every day, hundreds and thousands of refugees are tortured, raped, and killed. And we believe one is too many. So, with this campaign message, I also fully support, and I would like to pray to the Almighty and also pray to all the human uh, souls of the world to help all these people come out of such a dear situation. Find a durable solution. If possible, go back to their own homeland if not, at least the host country can integrate them. And if not, all the other powerful nations should be able to resettle these people and give them the opportunity of a human life, not an inhuman life of a refugee. Thank you so much. Thank you so much. Say, um, I'm an anthropologist, and I wrote about the Bhutanese. It's on the web. It's called The Other, Other Space of Bhutan, mm -hmm. and I described the reasons for the Bhutanese escape mm-hmm. because very few people knew that story. And I got so Minnesota is very unique. Uh-huh. We have a state council on Asian Pacific Minnesotans created in 1985, and it is the way that we try to bring the voice mm-hmm. of the Bhutanese, the Vietnamese, the 44 different groups in Minnesota to legislators. Mm-hmm. Now, refugees started coming in 1975, mm-hmm. Hmong. Oh. There are now 80,000 Hmong in Minnesota. Mm-hmm. It's become the largest First it used to be California, Fresno, but now Minnesota, St. Paul, and scattered around is a large mom. We, we have over 200,000 Asians in Minnesota. Some are not refugees, oh. because we had the Chinese, Chinese. the Korean, mm -hmm. and Filipino, mm -hmm. came for a long time, Japanese. Oh. But the refugees it's hard to get accurate numbers, but if you start adding up 25,000 Vietnamese, mm-hmm. uh, 10,000 Cambodians, 15,000 Lao, and they are different from Hmong, and then uh, the Karen mm-hmm. from Burma, you must have about 3,000 Karen who've come in the last de- decade. Yeah. Tibetans, mm-hmm. we have 3,000 Tibetans in Minnesota. Yeah. And of course, the last, uh, latest group are your group, the Bhutanese. And tap! I know tuning the radio program Pop Sangrila through the Himali Show online radio. Twin Cities World Refugee Day, and I want to talk with uh, Alexis. Uh, welcome to this program. Well, thank you. Thanks for having me. Um, it's it's really exciting to be here. We've been planning for this event for about six months, um, mm-hmm. and this is my third year doing the event, so I've been involved for a while, and it's just always so great to see it come together, and I think it, it's it's really great this year. It's great to see so many people um, from you know refugees from all over the world, and we've got a lot of people who are from Minnesota, um, you know, born and raised also. So it's it's a really great mix of people out here. Actually, uh, why the Raffles days is valuable? Well, in the Twin Cities, I think it's particularly valuable because the, um, we have one of the largest refugee populations in uh, the country, um, mm-hmm. um, and some of the largest refugee populations in the world. And so they're a really um, important part of our community, and it's an important occasion to celebrate, you know, all that they have been able to contribute to Minnesota and to um, just the community as a whole um, cultural performances, some spoken word, um, mm-hmm. some storytellers uh, from mm-hmm. the Asian Storytellers Alliance, and actually later we'll have an African storyteller as well. Uh, we've got a bunch of dance groups. There's a Korean dance group performing right now. There's a Bhutanese dance group yeah. performing later, uh, and. Um, Kuhlman, we had an Armenian dance group earlier mm-hmm. today, um, going back to earlier. And whatever the African refugee. African refugees, we've got um, Ibe, who is a spoken word artist, and he's from Guinea. Oh. Uh, we've got a uh, Somali spoken word group. But you, you know the total population of the refugees in the Twin Cities? Ooh, that's a good question. We have over 100,000. It's really hard to count the exact number. Um, we know there have been over 90,000 who are resettled in Minnesota, but we also have a really high number of refugees who come to Minnesota from other states. Mm-hmm. Um, so it's hard to guess the total number, but it's, it's well over 100,000. Uh, Alex is. Uh we've got our slogan this year is Minnesota is now home, and um, it's, we really wanted to celebrate that this place has come to feel like home for people who are from all over the world, and especially for refugees who have been without a home for such a long time. thank you so much for your precious time. Well, thank you. Thank you. जय होस् अरू कसैलाई पनि अब आउँदा दिनमा राजनीतिक धार्मिक र प्रजातन्त्र गणतन्त्र आदि आदिको नाममा देश निकाला नगरियोस् भन्दै भाव साङ्ग्रिलाबाट अर्जुन प्रधान बिदा हुन्छु जय यो थियो अर्जुन प्रधानले तयार पार्नुभएको कार्यक्रम भाव साङ्ग्रिला नेपाली मन नेपालदेखि अमेरिकासम्म सबै नेपालीलाई खबर पुर्याउने पत्रिका एभरेस्ट टाइम्स फेरि सबै नेपालीले खबर हेर्ने ठाउँ लगन Everest Times news dot com dot com सबै नेपालीको एभरेस्ट टाइम्स ट्याक्सेसन पर्सनल होस् अथवा बिजनेस होस् अवश्य पनि समस्या समाधानको लागि हाजिर हुनेछ लामा अकाउन्टिङ विस्तृत जानकारीको लागि सम्झनुहोस् Lama accounting phone number seven one eight five O five two O nine five seven one eight five O five two O nine five अरू जानकारीको लागि W W W dot Lama accounting dot कममा लगइन गर्न सक्नुहुनेछ लामा एकाउन्टिङबाट उपलब्ध अन्य सेवाहरू auditing business setup accounting setup licence and permit bookkeeping payroll tax and sale tax इत्यादिको लागि सम्पर्क गर्न सक्नुहुनेछ लामा एकाउन्टिङ फोन नम्बर हो seven one eight five O five two O nine five seven one eight five O five two O nine five भारताचा मंत्र विश्व परिक्रमा वाशिंगटन डिसीबाट प्रकाशित हुने पाक्षिक पत्रिका विश्व परिक्रमाको ग्राहक बनाउनु नेपाली पत्रिका विश्व परिक्रमा पढौँ थप जानकारीको लागि phone number seven zero three five eight seven zero seven nine five कार्यक्रमहरूकै चरणमा अब हामी प्रस्तुत गर्दैछौँ विकाससँगको बिसौनी छ हिमाल राम्रो छ हिमालेश्वर राम्रो छ विकास सँग बिसाउनेलाई यहाँलाई स्वागत छ बसौँला मेजैमा धर्म नसर लाल हिमाली स्वरहरू अनलाइन रेडियोले सञ्चालन गरेको विकास विकाससँगको विषयमा आज म भर्जिनियाको यो एएनए कन्भेन्सन स्थलबाट बोलिरहेका छु यहाँ म समक्ष Nova temple and cultural centre एनटिसिसीका ठाकुर ढकालजी हुनुहुन्छ यहाँ आउनुभएको कति वर्ष हो अमेरिकामा हजुर नमस्कार म ठाकुर ढकाल म चाहिँ अमेरिका आएको छ वर्ष भयो र अहिले भर्जिनियाको स्यान्टेलीमा बसिरहेको छु हजुर अनि अमेरिका खास गरी के उद्देश्य राखेर आउनुभएको थियो यहाँ अब खासै उद्देश्य भन्दा पनि भाग्यले घुमाउँदै ल्याएको हो यहाँ विदेशमा आएपछि एउटा एउटा उद्देश्य राख्ने हो यहाँ काम गरेर बाँच्ने उद्देश्य राख्ने हो प्लस त्यसपछि अरू एक्स्ट्रा कुरोहरू भनेको नेपाल र नेपालीको लागि के गर्न सकिन्छ समाजसेवा गर्ने भन्ने उद्देश्य अहिले हाम्रो छ अनि अमेरिकाको बसाइ यहाँलाई कस्तो महसुस भइराखेको छ अमेरिकाको बसाइ अब रमाइलै छ राम्रो छ अब नेपालमा कुनै कुरामा नेपालको लाइफ अलिकति पीडादायक हुन्छ भने अमेरिकाको लाइफ पनि सबै कुरामा एकदम शत प्रतिशत रमाइलो त छैन त्यो कुरा पीडादायक यहाँ पनि छन् तर एभरेज रूपमा भन्दाखेरि नेपालमा जुन किसिमको डर त्रास अलिकति इन्सेक्युरिटीको फिल हुन्थ्यो त्यो कुरा चाहिँ यहाँ हुँदैन त्यो लाइफमा बेटर कुरो यहाँ छ सेक्युर महसुस भइराखेको हजुर अनि यहाँ अनि यो यहाँको बस्ने राम्रा नराम्रा पक्षहरू केही पाउनु भएको छ यहाँको नराम्रा कुराहरू त तपाईँले हरेक दिन खटिनुपर्छ बिहानदेखि बेलुकासम्म काम गर्नुपर्छ तपाईँको आफ्नो लागि भनेर समय निकाल्न बहुतै गाह्रो हुन्छ यहाँ तर काम गर्नुभयो भने बाँच्नुहुन्छ काम गर्नु भएन भने तपाईँलाई खाने पनि पैसा प्राप्त हुँदैन यो यहाँको सबैभन्दा दुःख लाग्दो कुरो हो अनि यहाँ हजुरहरूले स्टलहरू राखिराख्नु भएको छ यो एएनए कन्भेन्सनमा यो एएनए कन्भेन्सन खास गरी यो एएनए कन्भेन्सनको उद्देश्य के होला यसले हामी नेपालीहरूको बिचमा कस्तो किसिमको सूचनाहरू आदान प्रदान अथवा कस्तो किसिमको भाइचाराको सम्बन्ध विकसित गरे जस्तो लाग्छ यहाँलाई हजुर यो हुन त म एएनएसित सम्बन्धित छैन अब हामीले एएनएको कन्भेन्सन आफ्नै घर आँगनमा हुँदाखेरि आफूले एउटा यो नर्दन भर्जिनिया क्षेत्रमा एउटा मन्दिर बनाउने भनेर सुरु गरेको प्रोग्रामलाई जनताहरूको अगाडि सबैको अगाडि किन नराख्ने त किन नदेखाउने उहाँहरूले सबैलाई यहाँ मन्दिर चाहिन्छ भनेर जरुरी आवश्यकताको महसुस गरिराख्नु भएको छ र उहाँहरूलाई पनि जानकारी गराउँ हामीले यो कार्य शुभ कार्यको थालनी गरिसकेका छौँ भनेर यो हामीले स्थल राखेको हो हजुर र एएनए अब मैले मेरो आफ्नो व्यक्तिगत रूपमा भन्नुपर्दाखेरि एएनएले अमेरिकामा बसेका सबै नेपालीहरूलाई समेट्नुपर्छ नेपालीहरूको हितमा काम गर्नुपर्छ भन्ने गर्छ मेरो धारणा हो तर अहिले एएनएभित्र विभिन्न गुट उपगुटहरू सिर्जना भइरहेका छन् भन्ने सुनिन्छ म त्यतातिर त्यति धेरै चासो दिन चाहन्छु हजुर त्यही त हामीलाई पनि यता अत्यन्तै असजिलो महसुस भयो जहाँ पनि विग्रह विखण्डन विवाद हाम्रो चाहिँ एउटा संस्कार जस्तो महसुस भइरहेको छ यो नहोस् भन्ने हामी सबैको कामना हो विदेशमा बसेर झन् युनाइट हुनुपर्ने अवस्थामा होइन र त्यसको अलावा यहाँले यो शुभ कार्यको थालनी गर्न लाउनु भएको रहेछ Nova temple and cultural centre यो कुन ठाउँमा स्थापना गर्न आउनु भएको छ यो भर्जिनियाको नर्दन भर्जिनिया एरियामा विशेष गरी आर्लिङटन फेयरफ्यास लाउडन र प्रिन्स विलियम काउन्टीलाई आधार मानेर त्यहाँका बसोबास गर्ने दसौँ हजार नेपालीलाई पाए पर्ने ठाउँमा एउटा पूजा गर्ने ठाउँ र भेला हुने ठाउँ सामान्य यसो विवाह व्रतबन्ध अथवा सानोतिनो नेपाली चाडपर्व मनाउँदा अथवा नेपाली केटाकेटीहरूलाई नेपाल सम्बन्धी कल्चर सम्बन्धी शिक्षा दिनको लागि कुनै एउटा जमघट हुने ठाउँ असाध्यै आवश्यकता रहेको हामीले महसुस गरेर यो क्षेत्रको नेपालीहरूलाई नेपाली कल्चरको जगेर्ना गर्नको लागि केही गर्न सकिन्छ कि भनेर हामीले यो स्थापना गरेको हजुर अनि यसको लागि हजुरहरूले कोष चाहिँ खडा गरिसक्नु भएको छ यहाँ दान बक्स पनि राख्नु भएको रहेछ कतिको चाहिँ कोष रकमहरू कतिको सङ्कलन भइरहेको छ हजुर हामीले यो भर्खर मात्र स्थापना गरेको हो र हामीले यसमा स्टेटमा दर्ता गर्ने आइआरएसमा दर्ता गर्ने एक्जिक्युटिभ कमिटी बनाउने र हामीले पण्डित नियुक्ति गर्ने कामहरू चाहिँ पुरा गरेका छौँ अहिलेसम्म धेरै भएको छैन एक वर्ष पनि भएको छैन हामीले सुरु गरेको र हामी अब आर्थिक सङ्कलन कार्यमा लागेका छौँ मान्छेहरू प्रशस्त आएर चाहिँ चासो देखाइरहेका छन् साथै इन्करेज गरिरहेका छन् मान्छेहरूले सोधेका छन् ओहो राम्रो कुरा थालनी गर्नुभयो भनेर हामीलाई राम्रो उत्साह एकदम उत्साह जागिराखेको छ अनि विभिन्न राज्यहरूमा अमेरिकाको विभिन्न राज्यहरू नेपालीहरू बस्नुहुन्छ अनि यो हजुरहरूले गर्नुभएको यो जुन चाहिँ आयोजना छ यसको लागि उहाँहरूबाट कस्तो किसिमको अपेक्षा राख्नुहुन्छ नेपाल र नेपाली भनेपछि मलाई मात्र होइन नेपालमा हामी नेपालमा हुँदाखेरि जति राष्ट्रियताको भावना थियो त्यो राष्ट्रियताको भावना जब हामी विदेश आउँछौँ त्यसपछि मात्र उजागर हुँदो रहेछ म यहाँ भर्जिनियामा बसे पनि क्यालिफोर्नियामा रहेको नेपालीले म केही नेपालको लागि केही गर्छु भन्यो भने दिउँ दिउँ लाग्छ त्यस्तै अब म यहाँ भर्जिनियामा बसेर हामीले नेपालीहरूले यो मन्दिर बनाउन सुरु गऱ्यौँ भने पक्कै पनि अमेरिकाभरि रहे छरिएर रहेका नेपालीहरूको नैतिक र आर्थिक सहयोग हुन्छ भन्ने मैले अपेक्षा राखेको छु त्यसको लागि धेरै धेरै यहाँहरूले गर्नुभएको गुण आयोजन त्यसको लागि हाम्रो पनि नैतिक सम्पूर्ण चाहिँ अमेरिकामा बसोबास गर्ने हुने नेपाली दाजुहरूलाई हामी हिमाली स्वरहरू मार्फतबाट पनि सहयोग गर्नको लागि हामी पनि निश्चय पनि सहयोग गर्नेछौँ र यहाँले गर्नुभएको जुन शुभ कार्य छ त्यो सफल हुने जाओस् भन्ने हाम्रो कामना पनि छ र अब अमेरिका यो त भयो हजुरहरूले गरेको यो आयोजनाको कुरा अब विगत पछि अब नेपालबाट विभिन्न भिसा मार्फतबाट नेपालीहरू आउने क्रम चाहिँ नि छ अब भोलि नेपालबाट आउने नेपालीहरूलाई कस्तो किसिमको सुझाव दिन चाहन्छ नेपाल आउनुभयो यहाँ अमेरिका आउनुभन्दा अगाडि अमेरिका हुन त यति अहिले यति बेलाको परिस्थितिमा धेरै नेपालीहरू अमेरिकामा आइसकेका छन् र धेरै नेपालीहरूले पनि अमेरिका कस्तो छ भन्ने नेपालमा थाहा पाइसक्नुभयो होला तैपनि ने अमेरिकाको शिक्षा पऱ्यो अथवा अमेरिका आउन लाग्नुभयो भने त्यतिखेर दुईचोटि सोच्नुहोस् तपाईँले अमेरिका गएर के गर्नुहुन्छ फेरि जिरोदेखि सुरु गर्नुहुन्छ अथवा नेपालमा भइरहेको आफ्नो व्यवसाय अथवा कुनै जे काम छ धेरै योगदान तपाईँले जति दिनुभएको छ नेपालमा त्यसलाई हेरेर दुईचोटि सोच्नुहोस् अनि मात्रै नेपाली नेपाल अमेरिका आउनुहोस् भन्ने भन्न चाहन्छु हजुर ठाकुर सर त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद अनि हिमाली स्वरहरूले सञ्चालन गरेको यस कार्यक्रममा अब अन्तिममा अझ आफूले लागेका केही कुराहरू छन् भने यहाँ राख्न सक्नुहुन्छ हजुर हिमाली स्वरबाट जुन मौका दिनुभयो नो नोभा टेम्पल अनि कल्चरल सेन्टरलाई हामी यहाँ दुईजना छौँ कमल पोखरेल र म ठाकुर ढकाल र कमलजी र मेरो दुवैजनाको तर्फबाट तपाईँलाई जुन यो मन्दिर सम्बन्धी केही कुरा व्यक्त गर्ने अवसर दिनुभयो त्यसको लागि म तपाईँलाई हार्दिक धन्यवाद दिन्छु र अमेरिकाभरि छरिएर रहेका नेपालीहरूलाई पनि आफ्नो देशको कल्चर जोगाउन लागि पर्नुहोस् भन्ने आह्वान गर्न चाहन्छु धन्यवाद ठाकुर ढकाल सर तपाईँले आफ्नो अमूल्य समय हामीलाई प्रदान गर्नुभएकोमा फेरि पनि कुनै पनि समयमा यसरी जमघट हुने मौका पाइयो भने फेरि पनि भोला खुसारी गरौँला त्यसको लागि पुनः धन्यवाद धन्यवाद हस् नमस्कार अर्को पिसानेमा भेटला है नमस्ते प्रस्तुतिहरू सँगसँगै आजको हिमाली स्वरहरूको यो श्रृङ्खला यहीँसम्म तपाईँलाई हाम्रा विभिन्न प्रस्तुतिहरू कस्तो लाग्छ आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला हाम्रा अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू तपाईँले इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot org मार्फत सजिलै सुन्न सक्नुहुन्छ हाम्रा कार्यक्रमहरू सुन्दै गर्नुहोस् र यसै गरी नियमित रूपमा हामी हिमाली स्वरहरू प्रस्तुत गर्न पाऊँ सधैँभरि तपाईँले भएको साथ र सहयोगको लागि हामी धेरै धेरै आभारी तपाईँले देखाउनु भएको माया र सद्भावको लागि हामी धेरै धेरै आभारी छौँ जाँदा जाँदै असारे महिनाको यो सुमधुर लोकगीत बजाउँदै कार्यक्रमबाट म सहदेव छुट्टिन्छु शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन हाम्रो शुभकामना गैरी खेतका सिमे भूमि नगिनी देवी देवता सबैले भएको खेतको रक्षा गरिदेऊ होलो पहिरो नलागोस् जन्तुहरू केही नलागुन् अन्नमा लक्ष्मीको बास होस् रक्षा गराई परमेश्वरी नेपालीपन नेपालीपन हराउन नपाओस् जहाँ रहे नि जहाँ भए नि नेपाल गाइरहोस् आपसी मेल चढा बढाउनु गाइरहु गीतहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू नतिगर प्रगतिगर हिमानि चोर